नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपरान्ह चार बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता अर्याल उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले मुलुक अहिले असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेकाले सरकार सामू राजनीतिक अस्थिरता हटाउने मुख्य चुनौती रहेको बताउनु भएको छ काठमाडौँमा भएको कार्यक्रममा सिंहले मुलुकमा राजनीतिक अस्थिरता कायम नभएसम्म विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै सबै दलहरू मिलेर राजनीतिक संकट टार्नुपर्ने बताउनु भएको छ सिंहले राजनीतिक दलहरूबीच सहमति कायम गरेर माघ आठ भित्रै संविधान जारी गर्नुपर्ने बताउनु भयो मन्त्री सिंहले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका काम अगाडि बढ्न नसकेको गुनासो गर्नुभयो नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शासकीय अव्यवस्थापनका कारण नेपालमा गरीबी र पछौटेपन कायम रहेको भन्दै समृद्ध नेपाल निर्माणका लागि लाग्न पार्टी केन्द्रीय सदस्य र सभासदहरूसँग आग्रह गर्नुभएको छ एमालेको नौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरूका लागि आज आयोजित दिवाभोज कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसारमै पाउन नसकिने प्राकृतिक स्रोत साधन वन्यजन्तु र जीवजन्तु पाइने नेपालमा तिनको उचित सदुपयोग हुन नसकेको बताउनुभयो उहाँले शासकीय अवस्थाका कारण यस्तो अवस्था उत्पन्न भएको जनाउँदै भन्दै परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तोकिएको समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि सक्रिय हुन पनि अपील गर्नु भएको छ अध्यक्ष ओलीले गरीबी र पछौटीपन हटाउन लोकतान्त्रिक जनआन्दोलनको मर्म र भावना अनुसार जनताको परिवर्तनप्रतिको चाहनालाई संविधानमा समावेश गरेर मुलुकको समृद्धितर्फ लाग्न आग्रह गर्नु भएको छ नेकपा माओवादीले जलस्रोतमा भारतको एकाधिकार हुने गरी सम्झौता गर्ने तयारीबारे सरकारको धारणा माग गरेको छ माओवादी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गरी जलस्रोत विकास सम्बन्धी सम्झौता र माथिल्लो कर्णाली लगायतका परियोजनाहरूको सन्दर्भमा निर्यातमुखी पीडीए सम्झौता गर्ने तयारी भएको खबरप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाउनु भएको छ असमान सन्धि सम्झौताहरू खारेज गर्न पहल गर्नुको साटो निर्यातमुखी पीडीए सम्झौता गर्ने तयारी भइरहेको र बाँकी बचे खुचेको सम्पूर्ण जलस्रोत भारत र भारतीय कम्पनीहरूलाई सुम्पनु पर्ने गरी सम्झौताको मस्यौदा तयार हुँदै गरेको समाचारबाट सम्पूर्ण देशभक्त नेपाली जनतालाई स्तब्ध बनाएको वैद्यले बताउनु भएको छ विज्ञप्तिमा भनिएको छ त्यसबारेको वास्तविक यथार्थता के हो सरकारबाट अविलम्ब सार्वजनिक गरियोस् र कुनै पनि मूल्य मान्यतामा त्यस प्रकारको पीडीए लगायत असमान सन्धि सम्झौता नगरियोस् भनी नेपाल सरकारसँग हाम्रो पार्टी जोरदार माग गर्दछ भनिएको छ चितुवनको नानगढबाट प्रहरीले आज बिहान अवैध पन्ध्र हजार कुखुराको चल्लासहित दुईजनालाई नियन्त्रणमा लिएको छ विशेष सुराकीको आधारमा चेक जाँच गर्ने क्रममा उड़ा प्रहरी कार्यालय नारायणगढ़ले पुल्चोकबाट ना तीन ख सत्तरी पचपन्न नम्बरको सहित अवैध चल्ला नियन्त्रणमा लिएको हो न्यौलपरासीबाट चितुवनको टाँडी र हेटौँडा लैजान ल्याउँदै गरेको अवस्थामा सो परिणामको चल्लासहित दुईजनालाई नानगढ़को पुलचोकबाट नियन्त्रणमा लिएको ओडा प्रहरी कार्यालय नानगढ़का प्रहरी निरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ नवलपरासीको नाका हुँदै भारतबाट सुपरिणामको चल्ला नेपाल भित्राइएको प्रहरीले आशंका गरेको छ नियन्त्रणमा लिएको चल्लालाई क्वारेन्टाइनका लागि जिल्ला पशु सेवा कार्यालय चितवनको जिम्मा लगाइएको प्रहरी निरीक्षक थिङले बताउनुभयो संयुक्त राष्ट्र संघका महासचिव बाङ्की मुनले इजरायल र प्यालेस्तानी लडाकु समूह हमास बीचको संघर्ष रोक्न पहल गर्नुहुने भएको छ हमास नियन्त्रित क्षेत्र गाजामा संघर्ष रोक्ने प्रयास स्वरूप महासचिव वान आज कतार जान लाग्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् कतारको राजधानी पछि महासचिव वान कुवेत जेरुसेलम रमल्लाह र अम्मान जानुहुनेछ कतारमा महासचिव वानले हमासको पक्ष लिइरहेका कतारी नेतासँग भेटवार्ता गर्नुहुनेछ प्यालेस्तानी राष्ट्रपति मोहम्मद अब्बास पनि कतार जान लाग्नु भएको बीबीसीले जनाएको छ हमासका निर्वाचित नेता खालिद मेसुल पनि अहिले कतारमै रहेको समाचारमा उल्लेख गरिएको छ महासचिव वानले युद्ध रोकेर वार्तातर्फ अगाडि बढ्नुपर्नेमा जोड़ दिनु भएको छ दुई हप्तादेखि इजरायल र हमास बीच संघर्ष चलिरहेको छ र इजरायली आक्रमणमा परि मारिने प्यालेस्टाइनीको संख्या तीन सय नागेको छ बीबीसीका अनुसार इजरायली आक्रमणमा तीन सय चालिसजना प्यालेस्टाइनको ज्यान गइसकेको छ र व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फामा भएको भ्रष्टाचारको विषयमा चासो देखाएको छ एन्फामा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै परेको उजुरीका आधारमा लेखाले एन्फामा भएको भ्रष्टाचारको छानबिन शुरू गरेको छ सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ एन्फाको पछिल्लो पाँच वर्षको हिसाब किताब मागेको छ समितिको आज बसेको बैठकले एन्फालाई तीन वर्षभित्र पछिल्लो पाँच वर्षको कामकाज र लेखन परीक्षणको तीन दिनभित्र पछिल्लो पाँच वर्षको काम कार्यवाही र लेखन परीक्षणको विवरण माग गरेको छ इन्फा अध्यक्ष गणेश थापाले विदेशबाट आएको सहयोग सहित आर्थिक हिनामिना गरेको र कतारका तत्कालीन फुटबल अधिकारी मोहम्मद बिन हमामबाट पैसा लिएको भन्दै लेखा समितिमा एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा सहितका पदाधिकारीले उजुरी दिएका थिए हौस् त यसका साथै अपरान्न चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ द्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. IELTS मा राम्रो नतिजा ल्याउने तपाईँको